हेलो वाट्सअप फ्रेन्ड स्वागत छ है तपाईँलाई तपाईँको मनपर्ने कार्यक्रम साथीसँग मनका कुराको चार सय नब्बे भागमा र तपाईँसँग स्विट सिट कुरा गर्न आइपुगेको छु तपाईँको स्विट सिट फ्रेन्ड आयुष हेलो अनि नमस्ते भन्दै म पनि आइपुगेँ साथी तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी स्वर्णिमा अनि साथी कसरी बित्यो त तपाईँको गएको हप्ता रमाइलो भएर बित्यो होला नि होइन त साथी त्यो पनि सोध्ने कुरा हो त स्वर्णिमा अभियसली राम्रोसँग बित्यो होला नि होइन र साथी होइन आयुष मैले साथीलाई अब दिन कसरी बित्यो भनेर सोध्न पनि नपाउने तिमीलाई कमेन्ट गरिहाल्नु पर्छ है होइन एक्कासी कस्तो रिसाएको हो तिमी स्वर्णिमा फेरि तिमीलाई मैले त्यस्तो त भनेको छैन नि मैले त साथीको दिन राम्रोसँग बित्यो होला भनेर पो भन्न खोजेको त के भयो भन त स्वर्णिमा नत्र यसरी एक्कासी रिसाउने मान्छे त होइन नि तिमी अब के अँ भने आएको कुरोको कुरा भन न के भयो तिमीलाई भन त होइन कि आयुष मलाई अलिक टेन्सन भइरहेछ कि आज हेर न मेरो छिमेकमा के एकजना बहिनीको महिनावारी भएको रहेछ है अनि ऊ चाहिँ किचनमा गएर पानी खान गएको रहेछ होइन अनि उसको पेरेन्ट्सहरूले उसलाई कस्तो कराइरहेको के अझ के के भनेर यो त छाडा भई परम्परादेखि चलिआएको कुरा मानिन भनेर कस्तो गाली गरिरहेको के उसलाई हो अनि तिमीले के पनि भनेनौ त अँ भने नि भन्न त त्यसरी किचनमा छिरेर के नै हुन्छ र यो सबै त अन्धविश्वास हो अब उसले पानी पनि खान नपाउने भनेर सम्झाउनु खोजेँ होइन तर मान्दै मान्नु भएन कि उहाँहरूले अनि फेरि मलाई यहाँ स्टुडियोमा आउनु कस्तो ढिलो हुन लागिरहेको थियो अनि आएँ नि फेरि अब फेरि अब अहिले बेलुका गएर कुरा गर्छु भनेर सोचिरहेको छु कि ए त्यसो भए त भइहाल्यो नि किन टेन्सन लिइरहेको चिलाक्स कुल हौ न अब कार्यक्रम सकेपछि हामी दुवैजना गएर राम्ररी सम्झाउन हुन्न र अँ ल ल हुन्छ नि त आयुष ल तिमी पनि आउन त है मसँगै ल त्यो सम्झाउने कुरा त छँदैछ त्यसो भए तर त्यो बहिनीको स्थिति देखेर चाहिँ मलाई कस्तो बोर लाग्यो कि अझै पनि मान्छेले त्यसरी गर्ने भनेर कस्तो नराम्रो लाग्यो क्या मलाई अब त्यस्तै हो क्या बोर नमान स्वर्णिमा किनकि यो महिनावारी त एउटा एक्जाम्पल यानि कि उदाहरण मात्रै हो क्या यस्तो अन्धविश्वासको कुराहरू त कति छ कति हो कि होइन भन्नु त त्यो त हो है अब यस्तो अन्धविश्वासको कुराहरूलाई नमानेर बरु त्यस्तो कुराहरूलाई सबैजना मिलेर कसरी हटाउन सकिन्छ कसरी हटाउनको लागि सहयोग गर्न सकिन्छ भनेर पो हामीले सोचे कति राम्रो हुन्थ्यो है साथी पक्कै पनि त्यही भएर त हामी युवाहरू एकजुट हुनुपर्छ के गर्नुपर्छ भनेको नि होइन र साथी फेरि पवन विक्रम र सुशीलाले गरेको जस्तै त्यसो भए सुशीला पवन र विक्रमको कथा नै सुन्न जाम न त हुँदैन साथी अरे सहरमा बसेर त उकालो ओह्रालो गर्ने नै बिर्स्या जस्तो पो भयो त ओइ सुशीला पर्खिनु भने यस्तै हो के पवन यस्तै हो तँलाई त सरी हावाले छोए जस्तो छ गाडीमा सरर गुडेको जस्तो कहाँ हुन्छ र ओइ विक्रम पर्खी रे पर्खी हाम्रो सहरी बाबु पवन सरलाई <laughs> ल ल पर्खे छिटा आऊ अनि सुशीला हेर्न त्यो हामी पुगेर आएको तल्लो गाउँको शिव मन्दिर पुगेर फर्कने बेलामा यो पाउने हामीसँग को पहिला माथि पुग्ने भनेर कम्पिटिसन गर्थ्यो तर अहिले बिचरा अलिकति उकालो उक्लिन नपाई स्यास्या गर्ने भएछ है त्यही त अब हेर न तिमीहरू यही गाउँमा बस्नु थालेपछि फेरि तिमीहरूलाई देखाइदिन्छु नि म को फर्स्ट हुँदो रहेछ भनेर ए अब त साँच्चै नै गाउँमै बस्न आएको हो र भने तर मलाई त विश्वासै लागेन गाउँ लाउँछ नि के बस्ला र यो गाउँमा जान्छ होला नि आफ्नै छ तिवाले नपत्याएर हुन्छ र आफ्नो गाउँ भनेको आफ्नै हुन्छ नि कहिले गाउँ छोडेर गएको भए पो थाहा हुन्थ्यो यस्तो कुरा फेरि सहरमै मात्र बसेर के हुन्छ र भने अब त हाम्रो गाउँमा ब्याचलर पढ्नको लागि राम्रो क्याम्पस खुलिसक्यो भने म आफ्नो यस्तो रमाइलो गाउँ छोडेर फेरि जान्छु कि क्या हो हेर त विक्रम यो फिस्टे पाउने त सर गएर खुब बुझकी भएर पो आएछ त हेरे च्यासी त मलाई धेरै नजिस्का त आफू चाहिँ कति नै मोटी घाँटी अस्ति के मलाई फिस्टे भनिदिँदैछ तैँ च्यासी तैँ लुरी तैँ खम्बा तैँ बास लखा त तलाई त हेरे हेरे मैले भन्दै थिएँ नि त मसँग नचल न तैँले मलाई भने यो कुकुर बिरालोको जस्तो लडाई फेरि सुरु भयो टिका भेट भएको छ र पनि अझै झगडा गर्न छोडेका छैनन् ओइ हिलोमा चिप्ला लाऊ है तिमीहरू फेरि हिलो छ नि त्यहाँ बाटोमा <laughs> मसँग नचल भन्दै थिएँ नि मैले कस्तो भन्दै थिएँ नि म बिस्तारी हिँड्नु छ बाटो भनेर हो न तिमीहरू म लडेको देखेर त तिमीहरूलाई खुब रमाइलो लाग्छ होइन पख न तिमीहरू दुइटैलाई मैले जानेको छु खोइ त यही पानी छ्यापिदिन्छु खोइ ल खाऊ भयो कि भयो अब मसँग नचल न भयो कि सरी के सरी चुप्ला त पख न तिमीहरू दुइटैलाई मैले जानेको छु कस्तो नजिस्किन तल हामीले लडाइदिएको हो र भने त आफै लडेकी त हो नि ल ल तै पनि सरी ल बरु एकछिन त्यो चौतारामा बसौँ न साह्रै थकै लागिसक्यो होला बिचरा हाम्रो पवन सरलाई ए पवन सर पवन सर नभनिराख्नु भने ल ल बुट जाउँ साँच्ची है यो गाउँ फर्केको थिएँ त कस्तो रमाइलो हुन थालेको छ पहिला स्कुलका दिनहरू याद आउन थाल्यो भने कस्तो रमाइलो हुन्थ्यो है स्कुलबाट छुट्टिनु बित्तिकै एकजनाको घरमा बसेर होमवर्कहरू हाल्थ्यौँ एकछिन पर्ने कुराहरू पढ्थ्यौँ अनि यही चौतारामा आएर के के खेल्थ्यौँ है त्यो चाहिँ हो है यो पवनले हामीलाई कति पढाइमा सघाउँथ्यो है अनि पनि त हामीलाई केही समस्या पऱ्यो कि त्यसलाई समाधान गर्न थरी थरीका आइडियाहरू निकाल्छ <laughs> अनि एक दिन के त स्कुलमा हामी तिनैजनाले गर्दा स्कुलको झ्यालको सिसा नै फुटेको थियो नि अनि हामी कसैले पनि केही बनाउन नसक्दा यो विक्रमेले ऊ आफैले गर्दा हो भनेर हामीलाई प्रिन्सिपल सरबाट बचाएको पनि त थियो नि साँच्चै यार तिमीहरूलाई मैले सरमा आउँदा कति धेरै सम्झेँ त्यही भएर फोन पनि त गरिरहन्थ्यो नि अँ हामी पनि तँलाई कति सम्झिन्थ्यो जे गर्दा पनि पवन भइदिएको भए यस्तो भन्थ्यो यस्तो गर्थ्यो जस्तो लाग्थ्यो है विक्रम हो नि त्यो त तर अब के रुन थाल्ने हो क्या हो तिनैजना सँगै बसेर इमोसनल <laughs> पो हुन थाल्यौँ त हामी त्यही त भने नि यत्तिका पछि भेट भएको छ अब त फेरि घुम्ने हो रमाइलो गर्ने हो रिजल्ट नआउन्जेल पढाइको पनि खासै टेन्सन छैन क्या अरे बरु पवन सुन्न त नहुँदा हामीले एउटा प्लान गरेका थियौँ विक्रम र म मिलेर तर कुरै चाहिँ खासै के गरेका थिएनौ ए त्यो क्लबको कुरा गर्नु खोजे तैँले के कुरा गरे हो तिमीहरूले अलिक बुझ्ने गर भन न अब हेर न हाम्रो पिसिएलको जाँच पनि सकियो खासै हाम्रो काम पनि छैन त्यही भएर हामी र अरू साथीहरू पनि मिलेर गाउँमा एउटा क्लब खोलाउँ भनेर सोचिरहेका थियौँ है राम्रो हो नि तर अघि त्यत्रो बेर चाहिँ तैनतैको कुरा गर्यो के बरु यही क्लबको बारेमा कुरा गरेको भए कस्तो राम्रो हुन्थ्यो अब त घर जानै ढिलो भइसक्यो के भयो त बिस्तारै कुरा गरौँला नि नभए भरे तिन बजेतिर भेटेर कुरा गरौँला त्यही त नि अब त हामी सँगै हुन्छौ नि जहिले कुरा गरे नि भइहाल्यो ल ल बरु अब चाहिँ जाउँ हामी यो सुसिलेको त घर पनि आइसक्यो हामीलाई नै अबेर हुन्छ फेरि जम्प अँ त्यो पनि हो अहिलेलाई चाहिँ जाउँ भरे भेटौँ है त ल ल ए सुशीला महारानी आइपुग्नु भयो बल्ल ओहो हो हो हो हेर हेर लुगाको बिचक होइन कहाँ लडीबुडी गरेर आइस रोपाई गरेर आइस भनौँ भने बर्खा सिद्धिसक्यो होइन आमा मन्दिरबाट फर्काँदै थिएँ बाटोमै लडे अनि फेरि त्यो पवन र विक्रमेलाई हिलो छ्यादिएको त आफै पनि भिजे होइन कस्तो सरम पनि नभए कि हँ त अनि बिहान बिहानै कहाँ गएर आयो कि हँ फेरि कोसँग नारिएर बसेकी थिइस् त्यो तल गाउँको शिव मन्दिरको छेउमा लौ भन्दा अँ के भन्दै हुनुहुन्छ आमा के भन्यो को कोसँग नारेर बसेर म हेर अझ लाजै नपछि बोलेको सुन्दा नि ठ्याम्म गालामा चड्काउनु जस्तो होइन ऊ बेला पो त सानो थिइस् के गर्नुहुन्छ के गर्नुहुन्न भनेर थाहा थिएन त अब त ठुली भइसकिस् त अझै पनि केटाहरूसँग कुममा कुम मिलाएर हिँड्न लाज लाग्दैन त है होइन आमा के अचम्मको कुरा गरे भने अरूसँग हिँडे हो र आफ्नै साथीहरूसँग हिँडेको त हो नि फेरि विक्रम र पवनलाई तपाईँहरूले पनि नचिनेको हो र भने हेर सुशीला त मसँग मुख मुखै नलाग है मुख मुखै नलाग भनिदिएको छु अहिले अनि मैले भनेको जस्तो हुँदैन यो गाउँ गाउँघरमा मान्छेहरूले नाना थरीका कुरा काट्न थालिसके अब कुरै काट्छन् भने मैले के गर्नु त एक एकजनाको मुख थुन्दै हिँड्न सकिन्न क्यारे अझ हेर्न अझ हेर्न जो चोर उसैको ठुलो चोर होइन आमा आजदेखि हिँड्दिन भन्नु त कहाँ हो कहाँ हो अब कुरै काट्छन् भने त के गर्नु रे होइन तँलाई हाम्रो पनि इज्जतको ख्याल छैन भने गाउँ हँसाउनेतिर किन लागेकी होस् त केटी कुन्नी होइन आमा त्यस्तो इज्जतै जाने त मैले पनि केही गरेको छैन नि आउने साथी त हुन् नि ती त्यही त कहीँ नपाएर केटीको साथी पनि केटाहरू हुन्छन् अघि अरू कोही नभए जस्तो त्यही दुइटैसँग मात्र हिँड्नुपर्छ त है खोइ फेरि दुई दुईवटै दिदीहरूको बिहे गरी वरि पठाइसके त उनीहरूले त कहिले केटा साथी छन् पनि भनेन न केटाहरूसँग नै हिँडे हिँड्ने त के बोलेको पनि देखिनँ मैले तँ चाहिँ किन यस्तै उत्ताउली भयो कि गाउँ गाउँभरि हल्ला छ यसकी छोरीले त दुई दुईवटा केटाहरूलाई नचाउँदै हिँड्छ भनेर उहाँ गाउँभरि हल्ला छ के भने आमा त्यस्तो कसले नचाउँदै हिँड्यो हेर छोरी अब त त तरुनी भइसके अलिकति मात्रै केही तलमाथि भयो भने भोलि यो गाउँमा कसरी मुख देखाउनु फेरि तेरो पनि त बिहे गरेर पठाउनु छ हामीले त्यस्तो केही भइहाल्यो भने के गर्ने धेरै अडचनहरू आउन सक्छन् त्यही भएर विचार गर है नानी विचार गर ए यो आमा पनि के के भने के के अब गल्ती नै केही गरेको छैन भने कोहीसँग किन डराउनु भने फेरि आमा तपाईँलाई मेरो पनि विश्वास लाग्दैन केही नपाएर म तपाईँहरूलाई नै गाह्रो पर्ने काम गरौँला त आमा हामी त मिल्ने साथी मात्रै हो के यो गाउँले अनि तपाईँले सोचे जस्तो नराम्रो केही हुन्न कि आमा फेरि त्यही कुरा हेर सुशीला मेरो यस्तै ढिपी हो भने त हात खुट्टा बाँधेर घरमा थुनेर राख्छु तँलाई आज जेसुकै गर्नुहोस् खोइ बरु म तल धारामा गएर पानी लिएर आउँछु होइन किन जति भन्दा पनि नलागेको हो यसलाई यसले त हाम्रो नाकै काटेर छाड्छ के हो ऐ सुशीला यहाँ छिट्टो फर्किने नि अरे के भएको होला मेरो आमालाई यी गाउँका मान्छे पनि कस्ता होलान् यत्रो सानो कुरालाई कत्रो पाहाडे बनाएका होलान् फेरि मैले केही गल्ती काम नै गरेको भए पो भने अब साथीहरूसँग पनि बोल्नै नहुने रे कस्तो अचम्म थाहा छ मैना तलाई ती सहरी बाबु आएका छन् नि गाउँमा अनि कोही कोहीलाई भने फुर्सद नै छैन भने सहरी बाबुलाई डुलाउँदैमा व्यस्त हो ओहो हो र सुन्तली तर के घरमा कामै नभए जस्तो केटाहरूलाई डुलाइरहनु पर्छ र भने म भए त सक्दिनँ भनिदिन्थेँ अब सहरी मान्छेलाई घुमाउन पाएपछि पनि कहीँ सक्दिनँ भन्छन् कि क्या हो फेरि एउटा पऱ्यो गाउँको हुने खानेकै छोरा अर्को चाहिँ सहरबाट पढेर आएको महाजनको छोरा अनि त के चाहियो र बिहान दिउँसो साँझ हातमा हात समाउँदै कुममा कुम जोड्दै यस्ता दिन पनि देख्न पाइने रहेछ हो त्यही भने केटाहरूलाई फस्ल्याङ फुस्लुङ पार्यो नचायो आफ्नो जालमा पारिहाल्यो अरे यो गाउँमा पनि यस्ता दिन देख्नु पर्यो बा अब गाउँका छोरीबेटीहरू पनि बिग्रिन थालेछन् होइन सुन्तली दिदी कसको कुरा गर्नुभएको अझ हेर्न त्यहाँ कति न सोझो भनेर कसको कुरा गर्नुभएको अरे होइन होइन त्यो अर्कै केटीको कुरा गरेको नि अनि के छ नि तिम्रो खबर चाहिँ पानी लिन आए कि ल ल ओ महिना छोड्दै त सुशीलालाई ढिलो भइसक्यो होला नि होइन होइन दिदी ढिला भएको छैन तपाईँहरूले थाप्नु भए पनि हुन्छ होइन होइन तिमी नै थाप फेरि कतै जान ढिला होला नि त तिमीलाई अब त अति नै भयो है काकी अघिदेखि बुझे पनि नबुझे जसरी बसिरहेको त अति नै हेप्न थाल्नु भयो त काम छैन तपाईँहरूको दुनियाँका भएको नभएको कुरा गरेर बस्नलाई खोइ चढ्न तपाईँहरूको यस्तो हावा न चावाको कुरा सुन्नुभन्दा त यहाँबाट भाग्नु नै जाति त्यही त अब पवनजी आइसक्नु भएपछि त किन बस्तिर यहाँ ल ल खोइ केटीहरू छोड्दा त हाम्रो सुशीला नानीलाई ढिलो भइसक्यो सरको बाबुलाई भेट्न जेसुकै भन्नुहोस् तपाईँहरू मलाई केही भन्नु छैन राम्ररी जाऊ है सुशीला फेरि लडिएला बाटो चिप्लो छ के भयो त लडेर समाउनलाई हिरो आइपुग्ने होला नि अरे भगवान् यस्तो यस्तो हल्ला चलेको रहेछ र पो आमाले मलाई त्यस्तो भन्नुभएको रहेछ कस्तो दिक्क लाग्दो क्या अब यो गाउँलेहरूको पनि सोच पनि कस्तो घटिया होला त केटासँग बोल्न पनि नहुने रे अचम्मै छ त फेरि केटा साथी र केटी साथीमा के फरक हुन्छ र भने आखिर साथी भने त साथी नै हुन् नि यी गाउँलेहरूले बेकारमा किन टाउको दुखाएका होला तर कतै हाम्रो कारणले त होइन नि हामी नै धेरै जिस्किने बोल्ने गरेर त होइन नि तर तर त्यस्तो पनि हुन्छ कहीँ हामी त बच्चैदेखिको साथी हो नि तर पनि ओइ ओइ सुशीले के भयो किन टोलाउँदै हिँडे कि त कति बोलाइसके अरे यसलाई पनि यही बेलामा आउनु पर्ने धाराबाट तिनीहरूले हेर्दै होला अलिक छिटो हिँड्नु पर्यो तिनीहरूको अगाडि पवनसँग बोल्नुभन्दा त नबोल्नु नै बेस जाने जाने अरूलाई भन्ने ठाउँ त किन दिनु नि लौ यो त झने पो छिटो हिँड्नु थाल्यो त ओइ पर्खिनु भने कस्तो केटी होली ओइ सुशीले ए तँलाई पनि यही बेला आइपुग्नु पर्ने ओइ भर्खर भेटेको होइन भने लौ के भन्छ यो किन त्यसै जङ्ग्यो कि म त हेर्न त अनि यो गाउँको मान्छेहरू काम नै पाउँदैनन् यत्तिकै मलाई नाना थरी भन्छन् अनि के त गाउँका मान्छेहरूले भने भन्दैमा त मसँग झर्के कि के गर्नु त बरु हेर पवन मसँग एउटा आइडिया छ हामी अलिक दिन बोल्न छोड्यौँ भने यिनीहरूको कमसेकम मुक्त थुनिन्छ घरमा आमाले पनि जुनसुकै बेला कच कच मात्र गरिरहनुहुन्छ हे जेपिटी जे पाइ त्यही आइडिया के अब बोल्न छोड्दैन समस्याको समाधान हुन्छ र भने त पनि यसरी समस्याबाट भाग्न थाले कि कस्तो वायात कुरा अरे कि सुशीला तैले पनि के गर्नु त हेर अरू कुरा म केही जान्दिनँ अबदेखि अलिक समयको लागि म तिमीहरूसँग बोल्दिनँ फेरि सधैँको लागि भनेको पनि त होइन नि त्यही भएर अबदेखि हाम्रो भेट बन्द बुझिस् कस्तो अचम्मको कुरा गर्छ भने कि यो झन् बिहान मात्र त्यत्रो क्लब खोल्ने कुरा गरेको होइन अब त्यो काम पनि नगर्ने फेरि हेर मैले अहिलेलाई देखेको एउटा उपाय भनेको यही हो के के कुराहरू गर्नुपर्छ तिमीहरू नै गर मलाई केही भन्नु छैन अनि विक्रमलाई पनि भन्दे र अहिलेलाई म गएँ घरमा आमाको फेरि दस्तरी कुरा सुन्नुपर्छ म गएँ मलाई हतार भइसक्यो सिला अनि कहाँ छ यो ए नानी लौ हेर यो त यहाँ बारदलीमा एक्लै टोलाएर पो बसेकी रहेछ त होइन के भयो तँलाई सन्चो भयो नि के हो नानी होइन आमा केही पनि भएको छैन केही नभएको भए यसरी एक्लै टोलाएर बस्ने केटी त होइन त त दस गाउँ चाहनुपर्ने मान्छे यतिकै चुप लागेर बस्दा त अचम्मै लाग्यो त मलाई दुई दिन जति भयो कतै गएकी पनि छैनस् यसै टोलाएर मात्रै बसेस् के भयो भन् त तँलाई आ के पनि भएको छैन कि आमा सुन्नु भएन कतै हिँड्दा पनि किन हिँडिस् रे अनि घरमै बस्दा पनि अचम्म भयो रे यो गरे पनि नहुने त्यो गरे पनि नहुने के मर अब म होइन खुसखुसी क्या हो लौ लौ जे जे गर्नु छ गर अचम्म छ बा के भयो भनेर सोद्धा उल्टै आफूलाई खाउला जस्तो गर्छ यता सुन म त्यहाँ तल तेरा ठुल्बाको घरसम्म पुगेर आउँछु राम्ररी बसेस् नि घरमै है म गएर आउँछु अहिले ल ल कहीँ पनि जान्न भागेरै जाउँला जस्तो के अब जानुहोस् तपाईँ म घरमै बस्छु कस्तो अचम्म के अब कतै गए पनि कराउने घरै बसे पनि कराउने तर अब के गर्नु अँ बरु रेडियो सुन्नु पर्ला जस्तो छ यो रेडियोमा पनि यति बेला के नै आउँछ होला र अँ बरु त्यो किताबहरू मिलाउनु पऱ्यो अस्तिदेखि मिलाउँछु भनेको पनि यत्तिकै छ छ्या कस्तो केही काम गर्न पनि मन नलागेको होला अनि पढ्न पनि मन लाग्दैन अझ विक्रम र पवनहरूलाई पनि नभेटेको दुई दिन भइसक्यो के के कुरा भइसक्यो होला क्लब खोल्ने कुरा पनि गरे कि गरेनन् होला एकचोटि बुझ्न चाहँ कि क्या हो आ होस् जान्नु अस्ति भर्खर त्यो पवनलाई त्यस्तो भनेको फेरि आजै के भेट्न जानु तल भान्सामा गएर चिया पकाएर खानु पर्यो ए होस् जाब एक कप चिया पकाउन कसले आगो बालिरहेको होस् चिया पनि खान्न अरे भगवान् म किन यस्तै भयो कि होला तुमदुम्ती एक्लै घरमा बस्यो यस्तो त मलाई कहिले पनि भएको थिएन तर म मेरै निर्णयदेखि जीवनमा पहिलोपटक खुसी छैन तर आज जस्तो मलाई एक्लो फिल कहिले भएको थिएन उनीहरू त मेरो आफ्ना थिए नि मलाई हरेक कुरामा सघाउने राम्रा साथीहरूलाई मैले यस्तो नराम्रो व्यवहार देखाउँदैछु हो पवनले भने जस्तै म समस्या सुल्झाउनुभन्दा पनि बढी समस्याबाट भागिरहेको छु अरूले जे भने पनि हाम्रो राम्रो मित्रतामाथि म आफैले विश्वास गरिनँ अरूले कुरा काटे भन्दैमा मैले त यस्तो गर्न नहुने थियो मैले त आफ्नो आमालाई पो सम्झाउन सक्नु पर्थ्यो त अरूले मलाई विश्वास गरे पनि नगरे पनि आफ्नै आमाको विश्वास जित्न सक्नु पर्थ्यो मैले हो अब म आमासँग राम्ररी कुरा गर्छु अँ बरु त्योभन्दा पहिले विक्रम र पवनलाई नै गएर भेट्छु मलाई लागेको सबै कुराहरू भन्छु उनीहरूले त पक्कै बुझ्नेछन् मलाई बरु अरू आइडियाहरू पनि दिन सक्नेछन् नि मलाई हो साथी भएन साथी नै हुन् क्या केटा होस् या केटी बाले भएन नि आफ्नो खुसीको पो कुरा हुन्छ त फेरि नराम्रो काम गर्न लागेको भए पो डराउनु त हो बरु अहिले नै गएर भेटिहाल्छु आहा कस्तो मिल्ने साथी विक्रम पवन र सुशीला गाउँको मान्छेहरूले त्यत्रो कुरा काट्दा पनि कस्तो मजाले उनीहरूले आफ्नो सम्बन्धलाई कायम नै राखेको अझ गाउँले घर परिवारलाई पनि कस्तो मजाले सम्झाएको है हो नि स्वर्णिमा अब गाउँलेहरूले कुरा काट्यो भन्दैमा उनीहरूको मित्रता छुटेको भए त कस्तो बोर हुन्थ्यो है त्यही त नि आयुष हेर न अब त्यस्तो हल्ला अनि कुरा काटेकोले गर्दाखेरि सुशीलालाई कस्तो मानसिक तनाव भइरहेको थियो त्यस्तो कुरा मान्छेहरूले किन नबुझेको होला कि है त्यही त है मान्छेहरू पनि कस्तो हुन्छन् है अब हेर न आफ्नो रमाइलोको लागि कुरा काट्छन् तर पनि सोच्नुपर्ने कुरा भने चाहिँ के हो भने नि साथी कुरा काटे बापत चाहिँ कस्तो असर पर्छ त अरूलाई भनेर पनि सोच्नुपर्छ जस्तो कि हेर न पढाइमा ध्यान जाँदैन कुनै किसिमको काम गर्न जागर पनि लाग्दैन खाली मनमा के के नराम्रो कुराहरू मात्रै आउँछ के कति नकारात्मक सोच्न पनि थाल्छौँ त्यसरी नै हाम्रो सेल्फ कन्फिडेन्स यानि कि मनोबल घटेर गएको जस्तै नि जस्तो कि सुशीलालाई भएको जस्तै हो नि हेर न अब मान्छेहरू कुरा काट्छन् त्यसले के नै हुन्छ र भनेर सोध्छन् हामी नै पनि कहिलेकाहीँ रमाइलोको लागि गर्छौँ नि तर त्यसरी आफूले कुरा काट्दाखेरि अरूलाई कस्तो होला भनेर चाहिँ सोच्दै सोच्दैनौँ कि त्यही भएर यसरी कुरा काट्नु भनेको त निकै नराम्रो हो नि होइन र साथी साथी नराम्रो चाहिँ म भन्दिनँ तर कुरा काट्दाखेरि लिमिट हुनुपर्छ कि जस्तै कसैको बारेमा कुरा काटेको छ भने त कसैको चरित्र हत्या गर्ने हुन्छ नि कसैको बारेमा नराम्रो भन्ने कसैलाई चाहिँ धेरै नराम्रो परिस्थितिमा पार्ने भन्ने चाहिँ होइन कि त्यसले गर्दाखेरि कुरा काट्न रमाइलो हुन्छ तर पनि लिमिटेसन चाहिँ हुनुपर्छ र साथी म तपाईँलाई मेरो साथीको बारेमा नै एउटा कुरा भन्छु नि हुन र स्वर्णिमा हुन्छ नि सुनौ त आयुष ल ल मेरो एकजना साथीलाई चाहिँ त्यस्तै समस्या परेको थियो क्या ऊ चाहिँ जहिले पनि अफिसबाट धेरै काम गरेर घर चाहिँ ढिला पुग्ने त्यही भएर टोलको मान्छेहरूले कस्तो नराम्रो कुरा पनि गर्न थाले क्या ए हो र आयो त्यस्तो त्यस्तो समस्या त कतिलाई परेको हुन्छ क्या अनि तिम्रो साथीले के गरेछ त के गर्नु नि उसले त आफ्नो काम नै छोड्ने विचार त गरेकी थिए तर पछि गएर चाहिँ उसले आफूले के नराम्रो काम म व्यवहार नै गरेको छैन भने किन त्यसै म काम छोडौँ भनेर काम नै छोडिनँ र बिस्तारै बिस्तारै त मान्छेहरूले चाहिँ हुन्छ नि कुरा काट्न पनि बन्द गरे र नेपालीमा कहावत नै छ नि हात्ती हिँडेपछि कुकुरहरू भुक्न थाल्छन् भनेर उसले त्यही सोचेर अरूको कुरालाई वास्तै गरिन क्या ए हो निकै राम्रो गरेछ क्या तिम्रो साथीले आयुष हो नि त साथी आयुषको साथीले गरे जस्तै हामीले पनि आफ्नो व्यवहार केलाएर आफूले कुनै किसिमको नराम्रो व्यवहार गरेकै छैन भने किन डराएर बस्नु आफू नै आत्मजागरुक भयो भने त कुरा काट्ने मान्छेले जति कुरा काटे पनि के भएर हो कि होइन भन्नुहोस् त साथी हो नि तर कहिलेकाहीँ चाहिँ अति नै गर्छन् भने नि साथी त्यस्ता मान्छेहरूलाई गएर आफ्नो कुरा राम्ररी भनेर सम्झाउने उसको त्यस्तो व्यवहारले आफूलाई अनि आफ्नो परिवारको सदस्यलाई कति गाह्रो भइरहेको छ कस्तो असर परिरहेको छ भनेर राम्ररी सम्झाउने र पक्कै पनि तपाईँको कुरा त बुझिहाल्छन् होला नि होइन साथी हो नि त्यसरी एक्लै गएर कुरा गर्न अप्ठ्यारो लाग्छ भने बरु आफ्नो घर परिवारको मान्छेहरू वा आफ्नो साथीभाइको सहयोग लिएर पनि त सम्झाउनु सक्नुहुन्छ नि होइन त आयुष त्यो चाहिँ हो है साथी आफ्नो अवस्थाको बारेमा आफ्नो कुरा काट्ने मान्छेहरूलाई नभनेसम्म त त्यो मान्छेहरूले नराम्रो त सोचि नै हाल्छ नि होइन र हो नि फेरि अघि कथामा भयो जस्तो केटाले केटीसँग केटीले केटासँग बोलेको कुरामा मात्र पनि त कुरा काटिँदैन नि कति त पहिलादेखि चलिआएको परम्परा मानेन भनेर अघि आयुषको साथीलाई भयो जस्तो घर ढिलो आयो भनेर वा आफूलाई मन परेको फेसनेबल टाइपको लुगाहरू लगायो भनेर जे यी इस्यु भेटे पनि कुरा काट्ने मान्छेहरू हुन्छन् के हो नि फेरि थाहा छ स्वर्णिमा काहीँ त हाम्रो उमेर समूहका साथीहरूले पनि कस्तो कुरा काट्न सिपालु हुन्छ नि थाहा छ अगाडि चाहिँ राम्रो राम्रो कुरा गर्छन् र पछाडि चाहिँ आफ्नो कुरा काटेर बस्छन् हो नि कतिपय अवस्थामा त हामीलाई यसो गफ गरेको त हो नि जस्तो लाग्छ तर हामी अर्को बारेमा कति नराम्रो कुराहरू पनि गरेर बसिरहेका हुन्छौँ के हेर न मेरो पनि एकजना त्यस्तो साथी थियो कि मलाई चाहिँ आएर म जस्तो राम्रो कोही लाग्दैन म उसको यस्तो मिल्ने साथी हो अरे भन्थ्यो है अनि अरूको अगाडि गएर चाहिँ म यस्तो म उस्तो भनेर मेरै बारेमा कुरा काटेर बस्ने रहेछ कि कस्तो नराम्रो साथी होला है म भएको त बङ पिटिदिन्थ्यो थाहा के भन्छ फेरि आयुष औ सिधै भने भइहाल्यो नि म त तिमीलाई अगाडि नै भनिदिन्छु नि कुनै नराम्रो कुरा छ चित्त नबुझेको कुरा छ भने त मुखमा पाक्क भन्दै भइहाल्यो नि पछाडि पछाडि कुरा काट्नुपर्छ त त्यो त हो आयुष तर हामी पनि अघि तिमी रिसा जस्तो पिड दिन्छु यताउता भनेर रिसाउनु चाहिँ हुन्न जस्तो लाग्छ क्या म त जोक पो गरेको नलिनु है ल ठिकै छ होइन त्यो त मैले चाहिँ अब त्यस्तो भन्छ भने पनि उसलाई राम्ररी सम्झाएँ कि यसो यस्तो सुने मैले भनेको हो कि होइन भनेर पनि सोधेँ होइन अनि बरु के नराम्रो लाग्छ भने मलाई भने भइहाल्यो नि भनेर बुझाएँ अनि उसले पनि बुझिहाल्यो कि अनि अझ मलाई नराम्रो लागेको छ भने सरी भनेर पनि भन्यो त्यही भएर साथी यो ब्याक बाइटिङ गर्नु वा कुरा काट्नु भनेको राम्रो कुरा चाहिँ पक्कै पनि होइन कि हो कि होइन तपाईँ नै भन्नुहोस् त साथी हो भन्नुहोस् न साथी उनीहरूको त्यो सोचाइको कमीले गर्दा उनीहरूको दिमागले सोच्न नसकेर त्यस्तो कुरा गरिरहेको जस्तो लाग्छ मान्छेहरूले अब अगाडि राम्रोसँग भन्न सक्दैन अब मनको कुरा अब के भन्ने भन्ठान्ने हो के सोध्छ अब नराम्रो सोध्छ कि राम्रो सोध्छ त्यही भएर होला चित्त दुख्लाउला कि स्योर हुँदैन नि त के हुन्छ मान्छेको मनमा त्यही भएर होला सर कुरा काट्नलाई अगाडि भन्न सक्दैन त्यसैले पछाडि पछाडि अरूसँग भन्छ खुलेर त्यही मान्छेसँग चाहिँ भन्न सक्दैन त्यसैले सुन्यो होइन त आयुष हाम्रो सबै साथीले भन्नुभयो कि ब्याक बाइटिङ गर्नु कति नराम्रो हो भनेर त्यही त त्यसरी साथी ब्याक बाइटिङ होइन कि फ्रन्ट बाइटिङ गर्नुहोस् कि कुरा हो भने चाहिँ अगाडि प्रष्टसँग भन्नुहोस् न अनि पो राम्रो हुन्छ त होइन रहेछ भन्नेमा बरु साथी मलाई एउटा क्वेसन त मलाई है तपाईँलाई मान्छेहरू किन ब्याक बाइटिङ यानि कि कुरा काट्ने काम गर्छन् होला भनेर भन्नुहोस् न साथी अब कसरी भन्ने होला भनेर सोच्दै हुनुहुन्छ भने नि साथी हामीलाई एसएमएस पठाएर भन्न सक्नुहुन्छ नि आफ्नो कुरा होइन त आयुष पके पनि साथी राम्ररी प्रश्न सुन्नुहोस् है तपाईँको विचारमा मान्छेहरू किन ब्याक बाइटिङ यानि कि कुरा काट्ने काम गर्छन् होला जसका लागि अप्सनहरू रहेका छन् अप्सन ए रमाइलोको लागि अप्सन बी अरूको अगाडि स्थान देखाउनको लागि र अप्सन सी बानी नै त्यस्तै भएर र तपाईँको मत हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर एउटा खाली ठाउँ छाडेर आफूलाई लागेको अप्सन ए बी वा सी लेखेर सात शून्य सात शून्य यानि कि सेभेन जिरो सेभेन जिरोमा पठाउनुहोस् है त साथी ल ल फास्ट फास्ट पठाउनुहोस् त साथी र आयुष अघिदेखि हामी यो कुरा काट्ने विषयमा कुरा गरिरहेका छौँ एक प्रकारले भन्ने हो नि त यो हाम्रो बानी पनि हो के र बसिसकेको बानी चेन्ज गर्न निकै नै गाह्रो हुन्छ र त्यस्तै अर्को एउटा बानी भनेको चाहिँ हामी विभिन्न प्रकारका अन्धविश्वासहरूमा पनि विश्वास गरिरहेको हुन्छौँ कि जस्तै मैले अघि भनेको थिएँ नि तिमीलाई ए त्यो छिमेकीको कुरा अँ त्यही मेरो छिमेकीको बहिनी के महिनावारी भएकोले किचनमा पनि जान नदिएको कारणले कस्तो आमा बुवाले गाली गरेको भनेर भन्ने थिएँ नि त्यही कुरा हो नि है अझ महिनावारीको कुरा गर्दा नि मैले यस्तो वाइ हात गफ पनि सुनेको छु क्या सर्नीमा जस्तो कि हेर न महिनावारी भएको बेला चाहिँ पुरुष वा भनौँ केटालाई हेर्नु नहुने रे गरो गर्भवती भइन्छ अरे अब सोच त हेर्दाखेरि गर्भवती हुने हो भने त हाम्रो देशको पपुलेसन या भनौँ न जनसङ्ख्या कति हुने होला र अरू वा याद कुरा चाहिँ के पनि हो भने नि साथी महिनावारी भएको मान्छेले चाहिँ हुन्छ नि यो अन्नबाली छोयो भने चाहिँ अन्नबाली नाश हुने रे ल यस्तो भ्रामक कुराहरू हामी विश्वास गर्छौँ अब भन्नुहोस् त साथी यस्तो भ्रामक कुराहरू विश्वास गर्दा कहीँ हुन्छ त चेन्ज कहीँ हुन्छ त परिवर्तन त्यो त हो नि आयुष अब हेर न अघि नै मैले भनेको कुरा पनि त त्यो बहिनीलाई कस्तो भइरहेको होला आफूले पानी तिर्खा लगाइरहेको छ आफ्नै किचनमा गएर पानी पिउनु पनि नपाउने कि उसलाई कस्तो लागिरहेको होला भन त त्यही त छोड्नेमा नराम्रो त जसलाई पनि लाग्छ नि अझ अन्धविश्वास यसकै कुरा गर्ने हो भने चाहिँ त्यति मात्र हो र नाना थरीको आरोप पनि त हुन्छ नि स्वर्णिमा जस्तो कि बोक्सीको आरोप लगाएर सबै गाउँलेहरूको अगाडि नराम्रो बनाउने अझ टुनामुना लगाएर मान्छेहरूलाई बिरामी बनाउँछ अरे भने जस्ता नचाहिने नचाहिने आरोप पनि लगाउँछन् क्या अब यस्तो ट्वेन्टी फर्स्ट सेन्चुरीमा यस्तो आरोप लगाउने मान्छे कस्तो होला भन त त्यही त कस्तो दुःख लाग्दो कुरा के आयुष अझ हेर न थाहा नभएर थाहा नपाएको मान्छेहरूले मात्रै होइन कि शिक्षित मान्छेहरू हाम्रो समाजमा ठुला प्रतिष्ठित बनाउँदा मान्छेहरूले पनि यस्तो कुराहरूलाई विश्वास गर्ने हुन्छ नि प्रोत्साहन गर्ने काम गरिरहेका हुन्छन् कि यस्तो नचाहिने हल्ला र अन्धविश्वासलाई हटाउनको लागि त प्रयास गर्नुपर्ने हो नि होइन अझ भन्ने हो भने त हामी युवाहरूले त यस्तो कुरीति अन्धविश्वासहरूलाई हटाउन झन् धेरै प्रयास गर्नुपर्ने हो नि हो किन भन त आफ्नो गाउँठाउँको मान्छेहरूको व्यवहार र सोचाइ परिवर्तन गर्नको लागि परिवर्तन चेन्जको कुरा त भने स्वर्णिमा तर मलाई त के पनि भन्न मन लाग्यो भने नि स्वर्णिमा अब हेर न युवाहरू पनि त्यस्तै हुन्छ क्या हामीमा ज्ञान छ हामीमा सिप छ तर त्यो ज्ञान र सिपलाई हामी व्यवहारमा लागु गर्दैनौँ क्या जस्तो हेर न मेरो साथीकै कुरा गर्छु अब महिनावारीको बारेमा राम्ररी थाहा छ तर पनि उसको आमाले चाहिँ आफ्नो बहिनीलाई महिनावारी भएको बेलामा चाहिँ किचन नजा यहाँ नजा देउता ढोक्न नजा भन्दाखेरि चुप्पो लागेर बस्छ क्या अब हेर न ज्ञान छ तर हामी चाहिँ ज्ञानलाई चाहिँ आफ्नो व्यवहारमा लागु गर्दैनौँ त्यसले गर्दाखेरि दोष समाजलाई मात्रै होइन कि समाजमा बस्ने युवाहरूले पनि दोष खेप्नुपर्छ होइन र साथी हो तिमीले ठिक कुरा उठायो कि आयुष त्यही भएर त हो नि हामी युवाहरूले अब आफ्नो ज्ञानलाई हुन्छ नि आफूलाई थाहा भएको कुराहरूलाई चाहिँ खालि आफूमै मात्रै सीमित नराखेर चाहिँ त्यसलाई व्यवहारमा पनि उतार्नु पर्ने बेला अब चाहिँ आएको छ कि होइन त पक्कै पनि अब युवाहरूले के गर्न सक्छौँ भनेर सोच्दै हुनुहुन्छ भने नि साथी आफ्नो समुदायको मान्छेहरूलाई जम्मा पारेर यही विषयमा नाटक देखाउने वा अन्तर्क्रिया कार्यक्रम गर्ने वा कुनै किसिमको नारा बनाएर ठाउँ ठाउँमा तासिदिनु भयो भने पनि त्यो कुराले काम गर्न सक्छ होला नि साथी मान्छेहरूको व्यवहारमा र तपाईँको व्यवहारमा पनि परिवर्तन आउन सक्छ होला नि के कसो साथी हो नि आयुष किनकि हाम्रो समाजमा भएका यस्ता नराम्रो प्रकारका अन्धविश्वासहरूलाई हामीले हटाएनौँ भने मान्छेहरूको व्यवहारमा परिवर्तन गराएनौँ भने त पछि असर पर्ने त हामी युवाहरूलाई नै हो नि होइन त साथी पक्कै पनि ए साथीसँग मनको कुरामा आयो है आयो फ्रेन्ड्स तपाईँ अझै पनि सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै प्यारो कार्यक्रम साथीसँग मनका कुरा र तपाईँलाई साथ दिइरहेका छौँ तपाईँको आफ्नै स्विट स्विट साथी म आयुष र म तपाईँलाई नै धेरै माया गर्ने साथी स्वर्णिमाले र साथी अब पालो भएको छ तपाईँले नै हामीलाई धेरै माया गरेर पठाउनु भएको चिठी इमेल र एसएमएस पढ्ने सेगमेन्ट लेटर सेक्सनको र आयुष यो पहिलो पत्र मनै पर्छ नि ल ल ल हुँदैन भनेर त के भन्नु र होइन र साथी पढ न पढ मन लगाएर पढ न स्वर्णिमा बरु कहाँको साथीले के लेखेर पठाउनु भएको छ भनेर भन न यो चिठी चाहिँ हामीलाई हाम्रो सगरमाथा अञ्चलको साथीले लेखेर पठाउनु भएको छ र उहाँ लेख्नुहुन्छ म केटा साथी र केटी साथीलाई उस्तै नजरले हेर्ने गर्छु र सबै साथीहरू सामु खुलेर कुरा गर्ने गर्थे तर हाल आएर गाउँका कुनै आफन्तहरूले दुनियाँ केटा फक पाउने तेरो पेटमा बच्चा छ त जहिले केटासँग हिँड्छस् भनी पत्याउनै नसकिने आरोप लगाउँछन् तर मैले कसैलाई पनि केही भनेको छैन म यस्तो छैन भनेर सम्झाउन खोज्दा जाड रक्सी खाएर उल्टो झन् मेरो र मेरो परिवारको नै बेइज्जत गर्न खोज्छन् त्यसैले मैले केही पनि भन्न सकेकी छैन हाल म एउटा महिला समूहमा आबद्ध छु तर बाहिरी नै विचार गरिरहेकी छु यस्तो नाना थरी कुरा सुनेर बस्न सक्दिनँ त्यही भएर अब म के गरौँ साथी भनेर लेख्नु भएको छ कस्तो ठ्याक्कै आजको कथाको सुशीलालाई परेको जस्तै समस्या है स्वर्णिमा हो नि आयुष अब केटा साथी बनायो भन्दामा नराम्रो काम नै गरेको हुन्छ त भन्ने बेलामा चाहिँ महिला पुरुष बराबरी हो भन्ने अनि साथी बनायो भने चाहिँ के के सोच्ने के त्यही भएर सगरमाथाको साथी नबिराउनु नडराउनु किन अरूले लगाएको आरोप सहेर आफू आबद्ध भएको महिलासम्म नै छाड्नुहुन्छ हो कि न भन्नुहोस् त साथी अँ फेरि साथी तपाईँले त्यसरी महिला समूह छाड्नु भयो भने त मान्छेहरूले पनि तपाईँले गल्ती नै गर्नुभएको रहेछ त्यसैले त महिला छाडी र चुप लागेर बसी भनेर तपाईँले झन् नराम्रो आरोप पनि लगाउन सक्छन् नि होइन र त्यही भएर हुँदै नभएको कुरा समस्यालाई सही बनाउन नदिनुहोस् साथी हो साथी फेरि त्यो छोड्ने बित्तिकै तपाईँको समस्या समाधान हुन्छ भने पनि त छैन नि जहाँ गए पनि त्यस्तो नराम्रो विचार भएको मान्छेहरू नभेटिल्या भन्ने पनि त छैन नि नराम्रो कुरा गर्ने मान्छेहरू त भइ नै हाल्छन् तर उनीहरूको कुराकै भरमा आफू हार खाएर आफूले गरिरहेको कामहरू गर्न छाड्ने कि नछाड्ने भन्ने कुरा चाहिँ तपाईँकै हातमा छ है साथी त्यो त हो नि स्वर्णिमा फेरि मलाई त के पनि लाग्छ भने नि स्वर्णिमा कहिलेकाहीँ आफूले के गरेको हुँदैन तर मान्छेहरू नराम्रो पर्सिभ यानि कि सोचिरहेका हुन्छन् क्या त्यही भएर मलाई त के पनि लाग्यो भने नि साथी तपाईँले राम्रो कुरा गर्दा पनि तपाईँको कुनै व्यवहारले गर्दा पो मान्छेहरूले तपाईँले त्यस्तो भन्नुभएको पो हो कि एकचोटि राम्ररी सोच्नुहोस् त साथी त्यो चाहिँ हो है साथी जस्तै कहिलेकाहीँ हामी कुनै काम राम्रो हिसाबले गरिरहेका हुन्छौँ तर अरूहरूले त्यसलाई नराम्रो तरिकाले हेरिरहेका हुन्छन् त्यही भएर आफ्नो व्यवहार अरूलाई पच्ने खालको छ कि छैन भनेर आफ्नो व्यवहार पनि एकचोटि केलाएर हेर्नुपर्छ होला साथी किनकि हामी बस्नु पर्ने भनेको त आखिर यही समाजमा त हो नि होइन र पक्कै पनि हो नि र व्यवहार सँगसँगै आफूमा के कस्तो क्षमता छ भनेर पनि केलाउनु पर्छ होला साथी किनभने नि तपाईँलाई जसले नराम्रो सोचिरहेका छन् नि साथी उनीहरूलाई आफू गलत छैन भनेर पनि देखाउनु पर्छ होला आफूमा भएको खुबी पत्ता लगाउनु भयो भने चाहिँ त्यही अनुरूप राम्रो राम्रो काम गरेर उनीहरूको मुख बन्द पनि गर्न सक्नुहुन्छ होला नि के कसो साथी हो नि र आफ्नो महिला समूहका साथीहरूसँग मिलेर आफ्नो समस्याहरू सबै उहाँहरूलाई भनेर उहाँहरूसँग नै मिलेर कुनै कार्यक्रमहरू पो गर्न सकिन्छ कि जस्तै जनचेतना फैलाउने कार्यक्रम हुनसक्छ यस्तो केही गर्न थाल्नु भयो भने त बिस्तारै तपाईँको कुरा काट्ने मान्छेहरूको विचार पनि बद्लिँदै जान सक्छ नि होइन र हो नि र सँगसँगै एकचोटि त्यो कुरा काट्ने मान्छेहरूसँग पनि डाइरेक्टली कुरा पो गर्ने हो कि साथी जस्तो कि उनीहरूको व्यवहारले गर्दा तपाईँलाई कस्तो महसुस भइरहेको छ कति सताइरहेको छ तपाईँलाई र तपाईँको घर परिवारको सदस्यलाई भनेर उनीहरूलाई बुझाउन प्रयास पनि गर्नुपर्छ होला साथी त्यो पनि नरिसाइकन र नरम भएर बुझाउनु पर्छ साथी अँ र कुरा गर्दा उनीहरूको कुरा पनि सुनेर उनीहरूको त्यो बानीले गर्दा आफूलाई के कस्तो असर गरिरहेको छ कस्तो नराम्रो महसुस भइरहेको छ भनेर आफ्नो कुराहरू राम्ररी भन्नुपर्छ होला नि साथी हो नि र यसरी उहाँहरूले बुझ्ने गरी भन्नुभयो र उहाँहरूको कुरा पनि सुनिदिनु भयो भयो भने त पक्कै पनि तपाईँको कुरा बुझ्नुहुन्छ होला नि साथी र तपाईँहरूको बिच बिग्रिँदै गएको व्यक्ति सम्बन्ध पनि राम्रो हुँदै जान्छ होला त्यही त र मेरो विचारमा त तपाईँहरूले आफ्नो कुराहरू आफ्नो साथीभाइ महिला समूह र आफ्नो घरमा पनि भन्नुभयो भने सायद उहाँहरूले पनि केही उपाय त पक्कै दिनुहुन्छ होला नि वा ती कुरा काट्ने व्यक्तिहरूलाई सम्झाउनको लागि पनि त तपाईँलाई सहयोग गर्नुहुन्छ होला नि होइन साथी हो नि र यसरी साथीहरू महिला समूहका मान्छेहरूलाई चाहिँ आफ्नो कुरा भन्नुभयो भने त एक त समस्या समाधान गर्नको लागि विकल्प पर निस्किन सक्छ र अर्को तपाईँको मन हलुका पनि हुन्छ नि साथी किनकि खुसी बाढ्यो बढ्छ दुःख बाढ्यो घट्छ भन्ने कुरा त तपाईँलाई थाहा होला नि साथी हुन त साथी जीवनमा अगाडि बढ्दै जाँदा धेरैले माथि औँला उठाउलान् तर आफ्नो काम गर्न कहिल्यै नछाड्नु होला किनकि तपाईँको काम र विचारले एक न एक दिन उनीहरू आफैले नै रियलाइज यानि पछुत मान्नेछन् के साथी त्यही भएर साथी निराश नहुनुहोस् र ढुक्क भएर आफ्नो जीवनलाई अगाडि बढाउनुहोस् र पढाइलाई चाहिँ बिग्रिन नदिनुहोस् है साथी हाम्रो तर्फबाट धेरै धेरै शुभकामना र यही शुभकामनासँगै साथीको समस्यासँगै मिल्दो जुल्दो भिओवाई क्वेसन सोध्न मन लाग्यो कि आयुष ए कस्तो बिर्सेको है ल त साथी तयार हुनुहोस् है त आजको भिओवाई यानि कि भोइसेस अफ युथको प्रश्न रहेको छ के तपाईँको विचारमा केटा र केटी राम्रो साथी हुन सक्छन् प्रश्न फेरि एकचोटि के तपाईँको विचारमा केटा र केटी राम्रो साथी हुन सक्छन् र आफ्नो विचार सित्तैमा पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर भिओवाई टाइप गरेर आफूलाई लागेका कुराहरू लेखेर पैसा नलाग्ने टोल फ्री एसएमएस नम्बर चार चार शून्य शून्य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 पाँच कक्षासम्म मात्र पढेको छु र यसको कारण मेरो देब्रे खुट्टा कमरदेखि नै लुलो छ र विद्यालय जान पनि टाढा पर्छ पढेर आत्मनिर्भर बन्ने सपना त छ तर सुविधा सम्पन्न ठाउँमा गएर पढ्नका लागि घरको अवस्था पनि छैन त्यसैले मैले सुने अनुसार अपाङ्गहरूलाई निशुल्क तालिम दिने र पढाउने सङ्घ संस्थाहरू पनि छन् रे मैले विभिन्न ठाउँमा प्रयास त गरेँ तर सकिनँ त्यसैले मलाई जीवनदेखि नै दिक्क लागेर आइसक्यो भनेर लेख्नु भएको छ सुर्खेतको साथीले सुर्खेतको साथी तपाईँको समस्या सुनेर मलाई एउटा भनाइ याद आयो when there is a will there is a way भन्ने यानि कि जहाँ इच्छा त्यहाँ उपाय भनेर त्यही भएर साथी आफ्नो खुबी के के छ वा के गर्न सक्नुहुन्छ वा के पढ्न वा बन्न चाहनुहुन्छ भनेर पहिला आत्म जागरुक भएर आफ्नो इच्छा आकाङ्क्षा पत्ता लगाउनु भयो भने त त्यही अनुरूप तपाईँले भविष्यमा के गर्ने कसरी आफूलाई अगाडि बढाउने भनेर योजना पनि बनाउन सक्नुहुन्छ होला नि के कसो छोड्नेमा हो साथी र त्यसरी आफूले के गर्ने भनेर आत्मजागरुक जागरुक हुनुभयो भने त्यही अनुरूपको अवसरहरू वा भनौँ न पढ्ने सङ्घ संस्थाहरू कहाँ कहाँ छन् भनेर खोज्नु पनि त सक्नुहुन्छ होला नि होइन र र सुर्खेतको साथी तपाईँले पढ्न मन छ भनेर पनि लेख्नु भएको छ त्यसै गर्दाखेरि पनि यो पढ्ने इच्छा चाहिँ मर्न नदिनुहोस् है साथी अनि के पनि गर्न सक्नुहुन्छ भने नि साथी तपाईँले पत्रमा लेखे अनुरूप तपाईँको आर्थिक अवस्था पनि नाजुक छ भनेर आफ्नो स्कुलमा गएर प्रिन्सिपल वा टिचरहरूलाई खुलस्त रूपमा भनेर आफ्नो पढ्ने इच्छाको बारेमा पनि उहाँलाई राम्ररी भन्नुभयो र घर परिवारको सदस्यहरूलाई पनि कसरी तपाईँले मेरो पढाइमा हेल्प गर्न सक्नुहुन्छ सहयोग गर्न सक्नुहुन्छ भनेर चाहिँ खुलस्त रूपमा भन्नुभयो भने पनि तपाईँको पढ्ने इच्छा त पुरा हुन्छ होला नि साथी र यसरी पढाइको बारेमा सोच्नु भनेको त एक कदम अगाडि चाल्नु पनि हुने होइन छोड्नेमा त्यही त र तपाईँले आफ्नो कुराहरू हामीलाई भयो जस्तै आफ्नो समस्या र इच्छाहरू आफ्नो घर परिवारको मान्छेहरूलाई पनि भन्नुभयो भने उहाँहरूले पनि तपाईँको कुरा बुझ्न सक्नुहुन्छ र तपाईँलाई कुनै किसिमको मद्दत गर्न सक्नुहुन्छ वा भनौँ कुनै विकल्प पनि त दिन सक्नुहुन्छ नि होइन र र सुर्खेतको साथी तपाईँको समस्या लिएर हामीले एसओएस बाल गृह पार्टीका रविन नेपालीसँग अपाङ्गता भएका व्यक्तिहरूका लागि के कस्तो सुविधाहरू छन् वा अवसरहरू छन् भनेर कुराकानी गरेका थियौँ त्यही नै सुनौ न हुन र नमस्कार म रवि नेपाली एसएस बालग्राम जोरपाटीको बालग्राम निर्देशक पहिला त उहाँ जिल्ला विकास समिति गाविसमै जानुपर्छ जिल्ला विकास समितिले नै त्यो बच्चाको भनौँ त्यो बहिनीको अपाङ्गताको परिचय पत्र पनि दिन सक्छ सिडिओ कार्यालयले पनि दिन सक्छ तर बेस चाहिँ गाविसम्म गएर अथवा चाहिँ नगरपालिका के वडामा पर्नुहुन्छ उहाँ त्यहाँबाट चाहिँ आफ्नो विधिवत दर्ता गराएर अनि त्यो दर्ता चाहिँ उहाँले सिडिओ कार्यालयमा गएर अपाङ्गताको परिचय पत्र लिइसकेपछि उहाँका निश्चित अधिकारहरू चाहिँ सुरक्षित हुन्छ जस्तो यातायातमा लाग्ने खर्चमा सहुलियत पाउनुहुन्छ पचास पर्सेन्ट के कति चाहिँ छुट स्कुलमा फी तिर्नु पर्दैन र कतिपय स्कुलहरूमा चाहिँ छात्रवृत्तिको पनि व्यवस्था छ उसलाई निशुल्क पढाइसकेपछि पनि त्यसको अतिरिक्त केही सुविधाहरू पनि थप गएछ उच्च शिक्षामा पनि सरकारी कलेजहरूमा छुट छ सरकार फी तिर्नु पर्दैन उनीहरूले र केही निजी कलेजहरूले केटाकेटीहरूको समस्यालाई बुझेर सचेत मानिसहरू जम्मा बढी भएको कलेजहरूले चाहिँ प्राइभेट कलेजहरूले धेरै हदसम्म छुटहरू दिन थालेका छन् र काठमाडौँको हकमा चाहिँ यो नेपाल अपाङ्ग सङ्घको आफ्नै स्कुल छ काठमाडौँ यो जोरपाटीमा छ यहाँ चाहिँ स्कुलको कुनै पनि फी तिर्नु पर्दैन र प्लस स्कुलले केटीहरूलाई टेस्टहरू उपलब्ध गराउँछ र स्कुलकै बस सेवा पनि छ स्कुलले पिकअप ड्रप गरिदिन्छ तर अब बाहिरको स्थितिमा चाहिँ यो नहुन सक्छ स्वास्थ्य सम्बन्धी उपचारमा सहुलियत पाउनुहुन्छ होइन सरकारले क्याटेगोराइज गरेका छ अपाङ्गहरूलाई चार प्रकारले उनीहरूलाई चाहिँ विभाजन छ र त्यो अनुसार उनीहरूलाई सरकारले चार प्रकारको कार्ड इस्यु गर्छ तर चार प्रकारको कार्डमा चाहिँ एउटा चाहिँ अशक्त अरूको सहयोग बिना जीवनयापन गर्न नसक्ने अनि अलिक सामान्य मजेउला र साधारण खालको गरेर चार क्याटेगोराइज गरेका छ यो चार क्याटेगोराइज गरिसकेपछि यही अनुसार सरकारले सुविधा मतलब नगर्ने रूपमा सानो भत्ता पनि दिन्छ कसैलाई हजार पाँच यसरी चाहिँ सरकारले त्यो मासिक रूपमा यसरी भत्ता पनि दिने गरेका छ त्यो कार्ड पाउनलाई चाहिँ प्रत्येक जिल्लामा एउटा युनिट खडा गरेको छ यो चाहिँ महिला तथा बालबालिका मन्त्रालय खास गरेर गृह मन्त्रालय अन्तर्गत नै जिल्ला कल्याण डिसिडब्लुबी भन्छ होइन त्यसको युनिट चाहिँ प्रत्येक जिल्लामा छ प्राय गरेर अनि त्यो जिल्लामा चाहिँ गएर त्यहाँ सम्पर्क गरिसकेपछि उनीहरूले त्यो अपाङ्ग व्यक्तिको समस्याको आधारमा अनि डक्टरको सिफारिस अनुसार चाहिँ उनीहरूलाई चाहिँ त्यो क्याटेगोराइज अनुसारकै सर्टिफिकेटहरू इस्यु गर्छ अब अपाङ्गता भएको भाइ बहिनीहरू अथवा साथीहरूको समस्या बिग्राल्छ शङ्कै छ छैन कतिपय कुराहरू चाहिँ उहाँहरूलाई थाहा नहुने कुराहरू हुन्छन् ती कुराहरूका लागि स्थानीय सामाजिक संस्थाहरू हुन्छ अथवा चाहिँ जिल्ला कार्यालयहरू हुन्छ जिल्ला विकास समितिहरू हुन्छ अथवा गाविस हुन्छ उहाँले त्यहाँ गएर सरकारले हाम्रो नाममा के सुविधा दिएको छ अथवा हामीले के पाउँछौँ अथवा यो जिल्ला अथवा यो हाम्रो गाविसले हामीलाई के सिफारिस गरिदिन सक्छ भन्ने कुरा मात्रै पनि चासो लिने हो भने धेरै हदसम्म चाहिँ उनीहरूको समस्याको समाधान चाहिँ हुन्छ तर उनीहरू चाहिँ त्यहाँ जानै पर्छ समस्या छ भनेर मेरो समस्याहरूले हेर्दैन भनेर बसेर चाहिँ पक्कै समस्या समाधान हुँदैन र सम्बन्धित निकायमा आफू पुग्न सकिन्छ कि अथवा आफ्ना मान्छे पुर्याउन सकिन्छ कि के गरेर हुन्छ आफ्नो समस्या चाहिँ त्यहाँ बारम्बार पुर्याइराख्नुपर्छ रह्यो त्यो समस्याग्रस्त म स्कुल जान सकिनँ भन्ने बहिनीको कुरा हो त्यो चाहिँ उनको लागि आफ्नो समस्यालाई लेखेर मसँग पत्राचार गरिन् भने मैले उनलाई हुन सक्ने अरू ठाउँहरू के हुन सक्छ त्यो कुरो चाहिँ म खोजिन सक्छु त्यसका लागि उनले मसँग पत्राचार गर्दा हुन्छ मेरो ठेगाना चाहिँ SOS Balgram Jorpati post box सात पाँच सात काठमाडौँ नेपाल र फोनमा सम्पर्क गर्न चाहेको हो भने शून्य एक चार नौ एक शून्य छ नौ एक र मोबाइलको चाहिँ नौ आठ पाँच एक शून्य सात पाँच एक तिन पाँच सुर्खेतको साथी रबिन नेपालीजीको कुराबाट त थाहा पाइहाल्नुभयो होला नि कि विशेष क्षमता भएका साथीको लागि के कस्तो सुविधा र अवसरहरू छन् भनेर अझ सुर्खेत जिल्लामा पनि कुन कुन संस्थाहरू छन् र कस्तो कस्तो सुविधा दिइरहेका छन् भनेर पनि त थाहा पाइहाल्नुभयो होला नि होइन साथी र सुर्खेतको साथी अझ पनि अपाङ्गता सम्बन्धी जानकारी पाउनको लागि चाहिँ हामी तपाईँलाई एउटा टोल फ्री नम्बर दिन चाहन्छौँ र त्यो टोल फ्री नम्बरमा फोन गरेर पनि अझ जानकारी पनि लिन सक्नुहुन्छ नि र टोल फ्री नम्बर रहेको छ एक छ छ शून्य शून्य एक शून्य तिन दुई नौ दुई टोल फ्री नम्बर फेरि एकचोटि एक छ छ शून्य शून्य एक शून्य तिन दुई नौ दुई नाना ना मेला लगेछ साथीले बोलाइ राखेछ नजाउँ भने उसले पर्खी बसेछ हो पर्खी बसेछ होइन कसले पर्खी बसिरहेछ तिमीलाई कसले हुनु नि साथीसँग मनका कुराका साथीहरूले नि हो र किन नि किन हुनु नि साथीसँग मनका कुराका सारा साथीहरूले हाम्रो जिल्लामा युवा खेलकुद मेला लगाउन लागिरहेका रहेछन् क्या त्यही भएर उनीहरू कुरेर बसिरहेका छन् भनेर त्यही जान लागेको नि ए हो कस्तो मजा आउँछ होला है युवा खेलकुद मेलामा अनि के त त्यसो भए त म पनि जान्छु नि ल बरु यो युवा खेलकुद मेला कहाँ कहाँ भइरहेको छ त्यो त भन त्यो त मैले कहाँ भन्छु र साथीसँग मनका कुराका साथीले भनिहाल्नुहुन्छ नि होइन त साथी हो नि साथी डिसेम्बर महिनाको तिन तारिक यानि कि अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा साथीसँग मनका कुराले तपाईँकै सातवटा जिल्लामा युथ स्पोर्ट्स मेला यानि कि युवा खेलकुद मेला आयोजना गर्दछ र साथी यो मेला लाग्ने स्थानहरू रहेका छन् मोरङ काठमाडौँ भक्तपुर ललितपुर रूपन्देही कास्की अनि कैलालीमा यो मेलाको बारेमा विस्तृत रूपमा जान्नका लागि आफ्नो गाउँठाउँमा रहेका चिया पसल स्कुल कलेज वा आफ्नो क्लबमा रहेको सूचना पार्टीमा हेरेर पनि बुझ्न सक्नुहुन्छ है फ्रेन्ड्स त्यही भएर युथ स्पोर्ट्स मेला यानि कि युवा खेलकुद मेलामा सहभागी हुन आउने होइन त साथी हामी तपाईँलाई नै कुरेर बस्छौँ है अनि हामीलाई भेट्ने होइन त साथी लौ लौ लौ फ्रेन्ड्स अब त जाने बेला पनि भइसकेको छ त्यसले चाहिँ अब रेडियो बन्द गर्नुहोस् अनि गइहालौँ है त हो कस्तो के हो त अब अति हुन्छ नि रेडियो बन्द गर्नुहोस् अहिले नै जान्छ होला नि तिमी साथीलाई हामीलाई चिठी चाहिँ नपठाउनु एड्रेस चाहिँ दिनु पर्दैन साथीलाई ल दिने नि मैले त त्यही तिमीले के भन्छौ भनेर पो तिम्रो बुद्धि टेस्ट गर्न खोजेको के हो कोही नपाएर उसले मेरो बुद्धि टेस्ट गर्नुपर्ने कुन अब एड्रेस देऊ त ल ल ल हामीलाई पत्र पठाउन चाहनुहुन्छ भने चाहिँ हाम्रो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 भने उसलाई थाहा दिएर उसको व्यवहारमा परिवर्तन ल्याउनु होला भन्दै बिदा हुन्छौँ नमस्ते बाई बाई फेरि भेटौँला